कार्यक्रम अर्पण समर्पण नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट तपाईँ विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलालाई सुन्न सक्नुहुन्छ आजको यो श्रृङ्खला लिएर सदाको जस्तै उपस्थित भइसकेका छौँ शनिबार यो श्रृङ्खलामा प्रविधिबाट मित्र राज अनि तपाईँकै आफ्नै साथी म सुभाष ढकाल तपाईँले चाहिँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्समा यतिखेर कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुन्दै हुनुहुन्छ हामी तपाईँसँग भलाकुसारी गर्छौँ तपाईँका सम्झनाहरू हामी तपाईँको आफन्त तपाईँको घर परिवार तपाईँको इष्टमित्रसम्म पुर्याउने कोसिस पनि गर्नेछौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट यदि तपाईँलाई आउन मन लागेको छ अनि सम्झनाहरू बाँड्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो तपाईँ यो दुईवटा बाटो भएर आउन सक्नुहुन्छ शनिबार श्रृङ्खलामा हामी उपस्थित हुने गर्छौँ तपाईँसँग कुराकानी गर्छौँ यतिखेर कोही मित्र हुनुहुन्छ भनेर पनि मलाई सङ्केत मिलिराखेको अवस्था छ राजबाट को हुनुहुन्छ म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि पार्वती तामाङ के छ पार्वतीजी नयाँ नौलो खबर भन्नुहोस् नयाँ केही पनि छैन पानी परम परम जस्तो नि भइरह अब त्यही हो पानी पर्यो होइन अलिकति पर्ला पर्ला जस्तो नि भइराखेको अवस्था छ अनि पार्वतीजी खाजा खानुभयो एकैछिन पछि भनेपछि खाजा खाने तर्खरमा हुनुहुन्छ पार्वती है आज कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट सम्झना कसलाई बाँध्नुहुन्छ पार्वतीले सम्पूर्णको लागि हुन्छ पार्वती आउनुभयो आगामी दिनहरूमा पनि यस्तै गरी आउँदै गर्नुहोला माया गर्दै गर्नुहोला कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिले भने छुटिन्छौँ नमस्ते पार्वती तमाङ हुनुहुन्थ्यो कोराकदेखि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ तपाईँसँग कुराकानी गर्नका लागि हामी उपस्थित भएका छौँ तपाईँ यतिखेर कार्यक्रम अर्पण समर्पणको यो व्यवसायलाई दुईवटा माध्यमद्वारा सुन्न सक्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहाट सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि तपाईँले चाहिँ लगइन गरेर सुन्न सक्नुहुन्छ हामी आज तपाईँलाई चाहिँ भाकाहरू रमाइला लोक भाकाहरू मार्मिक लोक भाका भाकाहरू हामी तपाईँलाई सुनाउँछौँ यतिखेर भने एउटा मार्मिक लोक भाकालाई तपाईँको माझमा राख्नुपर्छ वसन्त थापा अनि पूर्णकला विषयको स्वरमा रहेको भाका हो तिम्रै यादमा हराउँदा सासै थुनिन्छ झस्किएर आतिदै फोन हानेको तै पनि टेलिकमकी दिदीको आवाज सुनिन्छ अहिलेको यो प्रोब्लम होइन अलिकति नेटवर्क बिजीको प्रोब्लम होइन त्यही कारणले गर्दाखेरि यो विशेष अहिलेको माहौल अहिलेको परिवेशलाई चाहिँ समेट्दै गीत गाएका अथवा गीत बनाउनु भएको छ वसन्त थापा अनि पूर्णकला विषयको स्वरमा रहेको यो रमाइलो भाका यो मार्मिक भाका तपाईँको लागि तिम्रो यादमा हराउँदा सासै ठुनिन्छ झस्किएर आतिँदै पुनानेको तै पनि त्यसले कम्की दिदीको आवाज सुनिन्छ रात दिन हराउँदा सम्झ घाउ चराउँदा तिम्रो यादमा हराउँदा सासै थुनिन्छ झस्किएर आतिँदै फोन हानेको तै पनि टेलिकम कि दिदीको आवाज सुनिन्छ टेलिकम कि दिदी Sampai di मेरो पनि त्यस्तै बिजको भाछ नदिनमा बोकमा रातमा निदला छ तिम्रो यादमा हराउँदा सासै थुनिन्छ झस्किएर आतिँदै तै तैपनि टेलिकमकी दिदीको आवाज सुनिन्छ त्यस्तै बिजोको भाषा नदिनमा बोकमा रातमा निदला छ तिम्रो यादमा हराउँदा सासै थुनिन्छ झस्किएर सधैँ पनि खम्की दिदीको आवाज सुनिन्छ खम्की दिदी तिम्रो यादमा हराउँदा सासै थुनिन्छ झस्किएर हात्तिँदै फोन हानेको टेलीकम पनि टेलिकमकी दिदीको आवाज सुनिन्छ अहिलेको अलिकति टावरको नेटवर्कको कमीले गर्दा नेटवर्कको प्रब्लमले गर्दाखेरि यस्ता चिजहरू यस्ता समस्याहरू आइ नै राखेका छन् देखा परि नै राखेका छन् हामी कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ यो श्रृङ्खलामा छौँ तपाईँसँगै कुराकानी गरिराखेका छौँ प्रविधिमा यतिखेर राज हुनुहुन्छ तपाईँकै आफ्नै साथी म सुभाष तपाईँसँगै बोलिराखेको छु तपाईँसँगै भलाकुसारी गरिराखेको छु यदि तपाईँलाई पनि आउन मन लागेको छ अनि तपाईँका आफ्ना आफन्त तपाईँका आफ्ना घर परिवार तपाईँका आफ्ना साथीभाइ इष्टमित्र सङ्गीलाई चाहिँ तपाईँले सम्झना बाँध्न मन लागेको छ छोड्न मन लागेको छ भने तपाईँ कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलामा आउन सक्नुहुन्छ अनि सम्झनाका गुच्छाहरू तपाईँले राख्न सक्नुहुन्छ हामी तपाईँको सम्झना तपाईँका घर परिवारसम्म पुर्याउने कोसिस गर्नेछौँ यतिखेर कोही मित्र हुनुहुन्छ म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि के भन्नुभयो के सिमखडा भन्नुभयो सुरज सिमखडा सुलभ सुलभजी कहाँबाट होला रनपाएकबाट है अनि सुलभले के गर्नुहुन्छ पढ्दै हुनुहुन्छ कहाँ कतिमा पढ्नुहुन्छ सुलभ चारमा पढ्नुहुन्छ है अनि सुलभले खाजा खायो खाएको छैन है आज कार्यक्रम अर्पण समर्पणको यो बसाइमा आउनु भएको छ सुलभ कसलाई सम्झनुहुन्छ साथीहरूलाई साथीहरूलाई सुलभ भनेर चिनि नचिनी सम्पूर्णलाई होइन सुलभ हुन्छ अहिले भने छुटिन्छौँ नमस्ते नमस्ते सुलभ सिमखडा हुनुहुन्थ्यो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ तपाईँसँगै कुराकानी गरिराखेका छौँ तपाईँसँगै भलाकुसरी गरिराखेका छौँ यतिखेर कोही साथी हुनुहुन्छ अर्को साथी अघि नै बाटा कोरेर बसिरहनु भएको छ म स्वागत गर्छु नमस्ते दाजु नमस्कार बदन अधिकारी बदनजी के छ तपाईँको खबर हाल खबर बेहाल छ दाजु किन बे बेहाल हो त नि बदन त्यस्तै त्यस्तै हो आफ्नो मनको व्यथा आफ्नो मनको होइन पिर व्यथा कसलाई थाहा हुन्छ र है अनि बदन दिनचर्याहरू कसरी बितिराखेको छ ए दाजु घरमा बस्यो टिभी हेऱ्यो सुन्यो साथीहरूसँग झगडा गऱ्यो बस्यो <laughs> भनेपछि रमाइलोसँग बिन्दास ताले बितिरहेको छ जिन्दगी है हजुर हजुर अनि बदनले खाजा खानुभयो खाएको दाजु खानु भएको छैन एकछिन पछि खाने है कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट वसैबाट क कसलाई सम्झनुहुन्छ बदनले आज मेरो लागि हुन्छ बदन आउनुभयो आगामी दिनहरूमा पनि आउँदै गर्नुहोस् अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्कार बदन अधिकारी हुनुहुन्थ्यो चैनपुरदेखि हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ बदन हामी कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ तपाईँसँगै तपाईँका फोनहरू लिइराखेका छौँ अनि तपाईँका सम्झनाहरू तपाईँका घर परिवार इष्टमित्र साथी सँगैसम्म पुर्याइराखेका छौँ कोही मित्र हुनुहुन्छ यतिखेर म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि खैरिनीदेखि लक्ष्मी के छ लक्ष्मीको नयाँ नौलो खबर ठिक ठाक छ है के गर्दै हुनुहुन्छ लक्ष्मी आजभोलि पढ्दै हो है अनि खाजा खानुभयो लक्ष्मीले हाम्रो चाहिँ भइसक्यो लक्ष्मीको भाषा छैन है आज कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट कसलाई सम्झने लक्ष्मीले सर्वप्रथम हजुरको लागि धन्यवाद लागि अनि अर्पण होल युनिट मेरो साथीहरू अनि मलाई लक्ष्मी भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि सम्पूर्णको लागि हुन्छ लक्ष्मी आउनुभयो आउँदै गर्नुहोस् आगामी दिनहरूमा पनि अहिले भने छुट्टिन्छौँ नमस्ते नमस्ते लक्ष्मी हुनुहुन्थ्यो खैरेनीदेखि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ र यतिखेर भने अर्को भाकालाई पनि हामीले अगाडि बढाउनुपर्छ तपाईँको माझमा राख्नुपर्छ उताबाट राजले भनिराखेका छन् यतिखेर अर्को भाका हामी तपाईँको माझमा राख्छौँ नेत्र भण्डारी अनि देवी घरतीको स्वरमा रहेको भाका हो मायामा ज्यान फाल्नु मात्र भो मह काट्ने हात चाट्ने अर्कैले मैले मौरी पाल्नु मात्रै भयो यतिखेर यो भाका हामी तपाईँको माझमा राख्दैछौँ आँसु अन्जुली भरिन्छ अञ्जुली भरिन्छ कुन दिन तिम्रै नाम लिँदै मरिन्छ मायामा झ्यान फाल्नु मात्रै भो मह काट्ने अचाट्ने अर्कैले मैले मौरी पाल्नु मात्रै भो अन्जुली भरिन्छ अञ्जुली मरिन्छ कुन दिन तिम्रै नाम लिँदै मरिन्छ मायामा ज्यान फाल्नु मात्रै भयो मह काट्ने चाट्ने अर्कैले मैले मौरी पाल्नु मात्रै भयो महाकार्ने काट्ने चाट्ने अर्कैले मैले मौरी पाल्नु मात्रै भयो मायामा ज्यान फाल्नु मात्रै भयो मह काट्ने हात चाट्ने अर्कैले मैले मौरी पाल्नु मात्रै भयो नेत्र भण्डारी अनि देवी घरतीको स्वरमा रहेको भाका हामी तपाईँको माझमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ दर्पण पारीबाट मित्र राज हुनुहुन्छ अनि तपाईँकै आफ्नै साथी म सुभाष छु तपाईँसँगै तपाईँका फोनहरू लिइराखेको छु तपाईँसँग भलाकुसरी गरिराखेको छु तपाईँलाई पनि यसरी नै आउन मन लागेको छ सम्झनाहरू बाँड्न मन लागेको छ भने तपाईँ आउन सक्नुहुन्छ तपाईँ आउने दुईवटा बाटो खुल्ला राखेका छौँ हामीले शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हो यतिखेर कोही मित्र हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि को भन्नुभयो ऋषि तिवारी ऋषिजी के गर्नुहुन्छ तपाईँ काम काम गर्दै हुनुहुन्छ है अनि खाजा खानुभयो ऋषिले खानु भएको छैन खाने तर्खरमा हुनुहुन्छ है आज कार्यक्रम अर्पण समर्पणको यो श्रृङ्खलाबाट ऋषिले कसलाई सम्झनुहुन्छ मैले घर परिवारलाई अनि साथीहरूलाई साथीभाइलाई अनि ऋषि भनेर चिन्ने नचिने सम्पूर्णलाई है हुन्छ ऋषि आउनुभयो आगामी दिनहरूमा पनि आउँदै गर्नुहोस् अहिले भने छुट्टिन्छौँ नमस्ते ऋषि हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्दै कोही मित्र हुनुहुन्छ फेरि पनि म स्वागत गर्छु नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि कोराकदेखि शान्ति लामा शान्तिजी के छ तपाईँको खबर हाम्रो पनि एकदम ठिक ठाक छ खाजा खानुभयो शान्ति हाम्रो पनि भइसक्यो अनि के छ दिनचर्याहरू कसरी बितिरहेको छ शान्तिको घरमा बस्ने रमाइलो गर्ने है आज कार्यक्रम अर्पण समर्पणको यो बस्नेबाट कसलाई सम्झनुहुन्छ शान्तिले धन्यवाद दिदीको लागि प्रतीक्षा दिदीको लागि अनि अर्पण हो युनिभर्सिटीको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने लागि र मेरो बहिनी पार्वतीको लागि हुन्छ शान्ति आउनुभयो आगामी दिनहरूमा पनि यस्तै गरी आउँदै गर्नुहोस् माया गर्दै गर्नुहोस् कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिले भने छुट्टिन्छौँ नमस्ते शान्ति लामा हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्दै कोही मित्र फेरि पनि आइसक्नु भएको छ को हुनुहुन्छ म स्वागत गर्छु नमस्ते नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कहाँदेखि रिता लामा खोराबाट रिता लामा हजुर रिताजी हजुर के गर्नुहुन्छ तपाईँ बसी बसाउने हो है खाजा खानुभयो रिताले आजको यो श्रृङ्खलाबाट सम्झनाका कसलाई बाँड्नुहुन्छ रिताले आज भर्खर बोल्नु थियो नि त शान्ति रामा Mm-hmm. हजुर हजुर भन्नुहोस् सुनिराखेका छौँ हामीले उसलाई नै र मेरो बुवा मम्मी दादा भाउजू दिदी कविता भेनाजी किचन बाटुली लक्ष्मी समाज केन्द्र सबलाई म मलाई चिन्ने सबलाई रिता भने चिन्न चिन्ने सम्पूर्णलाई हुन्छ रिता आउनुभयो आगामी दिनहरूमा पनि आउँदै गर्न शैली भने छुट्टिन्छौँ नमस्ते रिता लामा हुनुहुन्थ्यो कुराकदेखि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ र आजले आज भने हामीले चाहिँ अलिकति मार्मिक रामी मार्मिक भाकाहरू चाहिँ बजाइराखेका छौँ यतिखेर अर्को एउटा भाकालाई तपाईँको माझमा सार्नुपर्छ पीडा धेरै छन् नरुजाए मलाई हेर्ने आँखा नरुजाए सानो मलाई हेर्ने आँखा नदुखाए कहिल्यै नि म बसेको मन विष्णु माझी अनि एम छेत्रीको स्वर्ण रहेको यो मार्मिक भाका यतिखेर तपाईँको माझमा तपाईँको लागि राख्दैछौँ छन् नरु सानी मलाई हेर्ने आँखा नदुखाए कहिले नि म बसेको मन ती तिम्रा आँखामा ती तिम्रा आँखामा पहिरो जान्छ यो मनको पाखामा पीडा धेरै छन् बसेको मन नरुझाए सानी मलाई हेर्ने आँखा नदुखाए कहिले नि म बसेको मन बसेको मन त्यो तिम्रो माना त्यो तिम्रो माना जसरी नि गरे है जान पीडा धेरै छन् नरुझाए सानी मलाई हेर्ने आँखा नदुखाए कहिले नि म बसेको मन फिरा धेरै छन् नरुझाए सानी मलाई हेर्ने आँखा नदुखाए कहिले नि म बसेको मन यो माया भन्ने कुराहरू पनि कस्तो हुन्छ होइन माया जसलाई चाहिँ आफूले धेरै माया गरेको हुन्छ उसको आँखाबाट आँसु कहिले नझरोस् भन्ने चाहनाहरू यस्तै यस्तै शब्दहरू समेटिएको भाका थियो एम छेत्री अनि विष्णु माझीको स्वरमा रहेको यो मार्मिक भाका हामीले तपाईँको माझमा राख्यौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ यो श्रृङ्खलामा छौँ तपाईँलाई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 शान्ति लामा रिता लामा त्यस्तै अशोक सिलवाल आउनु भएको थियो अन्तिममा ज जसले फोन गर्नुभयो फोन गर्न ट्राई गर्नुभयो लागेन तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज जसले हामीलाई इन्टरनेट अनलाइनबाट सुनेर साथ दिनुभयो ज जसले रेडियो ट्युन गरेर सुन्नुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेयरसम्म पुर्याउनका लागि साथ दिने साथी राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै जाँदा जाँदै जुन के अभाव खट्कियो तारा लाखौँ लाखमा सँगै जिउने चाहना त्यस्तै त्यस्तै भोसानो एउटै धोको छ अब मर्ने तिम्रै काखमा यो पनि अलिकति मार्मिक भाका छ यो मार्मिक भाका तपाईँको माझमा छोड्दै फेरि पनि नौ सभा नौ बजे कार्यक्रम प्रेमपलको साथमा हामी भेट हुने नै छौँ त्यतिन्जेलसम्मका लागि म सुभाष बिदा हुन्छु नमस्ते